सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत कार्यपालिका सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो गलकुट नगरपालिका नगर गलकुट नगर नगरपालिका कार्यपालिकाका सदस्यहरूले सामी गण्डकी प्रदेश संयोजक उमाकला शर्माले सुरक्षित आप्रवासन कार्यक्रमको आवश्यकता उद्देश्य वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पर्ने समस्या र सहजीकरण लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो सामी परियोजना जिल्लामा बागलुङ नगरपालिका गलकुट नगरपालिका जेमिनी नगरपालिका काठेकोला गाउँपालिकामा सञ्चालन गरिएको छ भने देशभर उन्चालिस जिल्लामा सञ्चालनमा रहेको छ गलकोटमा वडा नम्बर दुई तिन र एघारमा सामी परियोजना सञ्चालनमा रहेको छ कार्यक्रममा भीमा पोखरा युवा क्लब बिवाइसीका अध्यक्ष मरिभर र शर्मा गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा गलकुट नगरपालिका वडा नम्बर तिनका वडा अध्यक्ष बेरजाङ भण्डारी कार्यपालिका सदस्य कमला ढका लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम गलकुट नगरपालिकाका प्रमुख भरत शर्मा गैरीको अध्यक्षता प्रशासकीय अधिकृत टोलबहादुर बेकाको सञ्चालनमा सम्पन्न खुवाएको थियो बागलुङ र म्याग्दीको सिमानामा अवस्थित धार्मिक स्थल चुलेमा ताराखोला र मङ्गला गाउँपालिकाका जनप्रतिनिधिहरूको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ऐतिहासिक धार्मिक स्थल चुलेको विकास र पर्यटन प्रबन्धनका सघाउ पुर्याउने उद्देश्यले ताराखोला गाउँपालिका वार्ड नम्बर चारको नवसृजना युवा क्लबको आयोजनामा कार्यक्रम गरिएको हो कार्यक्रममा नवसृजना युवा क्लबका अध्यक्ष पूर्णवर्धन न्युरेले चुलेको ऐतिहासिक पृष्ठभूमि धार्मिक महत्त्व हालसम्मका विकासका पहलहरू आगामी दिनमा गर्नुपर्ने कार्यमा कार्यका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले तिनचोलीको समग्र विकासका लागि क्रमागत योजना बनाई ताराखोला र मङ्गला गाउँपालिकाको साझेदारीमा अगाडि बढाइने धारणा राखेका थिए कार्यक्रमका अवसरमा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरती प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कण्डेल वार्ड नम्बर चारका वडा अध्यक्ष जितबहादुर खत्री मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका वार्ड नम्बर पाँचका अध्यक्ष भूपेन्द्र खत्री छेत्री लगायतले शुभकामना मन्तव्य भएको थियो यसै गरी आज नै धार्मिक स्थल तिनचुलेमा बाला चतुर्दशीको अवसरमा पूजाआजा गरी गाजाबाजा र भजन सहित सदबिउ छर्ने तथा तोरण तार्ने कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा मङ्गला गाउँपालिका र ताराखोला गाउँपालिकाका जनप्रतिनिधिहरू श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो कार्यक्रम नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णबद्ध निवरीको अध्यक्षता सचिव भीमा रोकाको स्वागत तथा प्रथम उपाध्यक्ष धनबहादुर घरतीको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट बजार तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ कोरोना भाइरसको उन्नाइसका कारण सिर्जित समस्यालाई मध्यनजर गर्दै खेतमा सेयर सदस्यहरूले पाएक पर्ने गरी खेत सामुदायिक भवन गलकुट नगरपालिका वडा नम्बर पाँच खेतमा साधारण सभाको आठौँ दिन सम्पन्न भएको छ सभामा आर्थिक वर्ष दुई हजार छिहत्तर सतहत्तरको प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सहकारीका सदस्य लालबहादुर खत्रीले प्रस्तुत गर्नुभएको छ त्यस्तै संस्थाका प्रबन्धक सेठनारायण अर्जेले आर्थिक वर्ष दुई हजार छ्यात्तर सतहत्तरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सभामा सहयोगी महिला विकास सहकारीका कोषाध्यक्ष ज्ञान कुमारी खत्री र सहित थिरुवम प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक विष्णु कुमारी मल्लले शुभकामना मन्तव्य राख्नु भएको थियो कमलकोट बचत तथा ऋण सहकारीका सचिव योगेश भण्डारीको अध्यक्षता सञ्चालक समितिका सदस्य लालबहादुर खत्रीको स्वागत तथा सञ्चालक समितिका सदस्य तमबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो सहकारी हालसम्म एक हजार छ सय साठीजना कुल सेयर सदस्य दुई हजार दुई सय नौजना बाल बचतकर्ता एक सय चारजना सामाजिक बचतकर्ता सय सैतिसजना आवधिक बचतकर्ता बयानब्बेजना दैनिक बचतकर्ता तिन सय पचहत्तरजना कारोबार बचतकर्ता सातजना स्वास्थ्य उपचार बचतकर्ता चारजना ज्येष्ठ नागरिक बचतकर्ता तिनजना आपतकालीन तथा आकस्मिक बचतकर्ता एक सय छ्यासठीजना सेयर वृद्धि बचतकर्ता रहेका छन् सहकारीले हालसम्म अठहत्तर वर्ष पुगेका ज्येष्ठ सेयर सदस्यलाई मासिक पाँच सयका दरले वर्षमा छ हजार रकम प्रदान गर्ने सेयर सदस्य महिला सुत्केरी हुँदा दुईवटा बच्चासम्म भएमा तीन हजारका दरले पोषण भत्ता उपलब्ध गराउने मृतक सेयर सदस्यलाई समवेदना प्रकट गर्ने र मृत्यु राहत स्वरूप दस हजार रुपियाँ प्रदान गर्ने गरेको छ सहकारीको कुल सेयर पुँजी चार करोड सडचालिस हजार सात सय रहेको छ सहकारीले गत आर्थिक वर्षमा तीन करोड छेपन्न लाख अडतिस हजार तिन सय सात रुपियाँ कुल आम्दानी गरी दुई करोड सैँतिस लाख एकसठी हजार तिर तिरानब्बे रुपियाँ खर्च गरी एक करोड अठार लाख सतहत्तर हजार दुई सय पन्ध्र आमदानी गर्न सफल भएको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 प्रमुखसहित सहित बागलुङमा आज थप चारजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका वार्ड नम्बर तिनका त्रिहत्तर र बाहन्न वर्षीय दुईजना पुरुष वार्ड नम्बर दुईका तेत्तिस वर्षीय एकजना पुरुष र सन्ताउन्न वर्षीय एकजना महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड उन्नाइस फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो उहाँले कोरोनाको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा चारजनाको रिपोर्ट पोजिटिभ आएको बताउनुभयो सङ्क्रमितहरूमध्ये बागलुङ नगरपालिका वार्ड नम्बर तिनका बाहन्न वर्षीय पुरुष बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल रहेको फोकल पर्सन घिमिरेले बताउनुभयो सङ्क्रमितहरू सबै होम आइसोलेसनमा रहेको फोकल पर्सन घिमिरेले जानकारी दिनुभयो गण्डकी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने भएको छ पर्यटन प्रवर्धनका लागि बुढी गण्डकीदेखि उत्तर गङ्गासम्मका सबै पर्यटकीय क्षेत्रलाई जोड्ने गरी गण्डकी प्रदेशका एघारवटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने प्रदेश गर्न प्रदेश सरकार लागेको हो गण्डकी प्रदेशका उद्योग वन वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले गण्डकी प्रदेशलाई पर्यटनको राजधानी बनाउने गरी तयारीमा जुटेको बताउनुभयो एक साता लामो बागुङ जिल्लाका विभिन्न पालिकाको भ्रमणपछि सदन सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लम्सालले पर्यटनको क्षेत्रमा देखिने गरी काम गर्न खोजेको बताउनुभयो पर्यटन प्रबन्धनका धेरै क्रियाकलाप गर्ने भने पनि कार्यालय छैनन् त्यसैले उपसचिव तहको कर्मचारीको नेतृत्वमा सबै जिल्लामा कार्यालय खोल्छौँ उहाँले भन्नुभयो कार्यालय अभावमा पोखराले काम गर्ने भ्याएको छैन विकास निर्माणको क्षेत्रमा काम गर्ने भन्दा कुरा काट्ने प्रवृत्ति बढेको भन्दै यसका यसका अन्त्यका लागि काम गरेर देखाउने बताउनुभयो एक गन्तव्यबाट अर्को गन्तव्यमा सडक र पद मार्ग मार्गले जोड्दा पर्यटकको घुम्ने क्रम बढ्ने आर्थिक विकास कृषि र पशुपालनमा समेत सहयोग पुग्ने धारणा राख्नुभयो एउटा गन्तव्यबाट अर्कोमा पुग्न पदमार्ग बनाउन लगानी बढाएका छौँ मन्त्री लम्सालले भन्नुभयो कोभिडको तनाव अन्त्य गर्न पर्यटन बलियो अस्त्र हो कोरोनाको संक्रमण कम भएपछि आन्तरिक पर्यटन प्रवर्धनका कार्यक्रम सुरु भएको उहाँले बताउनुभयो यसै यस क्रममै मन्त्री लम्सालले बागुङका सात पालिकाको भ्रमण गर्नुभएको थियो मङ्सिर बाइस गते बलेवास्थित पयुपाटा पहरीमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण शिलान्यासपछि शनिबारसम्म पश्चिम ढोरबाटनदेखि ताराखोलाको अवलोकन भ्रमणमा हुनुहुन्थ्यो मन्त्री लम्सालले एक एक निर्वाचन एक पर्यटन क्षेत्र विकास कार्यक्रमलाई बिस लाख रुपियाँको दरले लगानी गर्ने योजना सुनाउनुभयो होमस्टे प्रवर्धन बाहेक एउटा निर्वाचन क्षेत्रमा एउटा पर्यटन क्षेत्र विकास कार्यक्रम पनि गर्दैछौँ उहाँले भन्नुभयो ठुलो लगानी भन्दा व्यवस्थित कामलाई चासो दिएका छौँ उहाँले होमस्टे सहित मुख्यमन्त्री कृषि कार्यक्रम पनि सँगै जोडेर लैजाने बताउनुभयो शनिबार मन्त्री लम्सालले ताराखोलाका विभिन्न कार्यक्रममा सहभागी जनाउनु भएको थियो त्यसअघि मन्त्री लम्साल ढोरपाटन सिकार आरसे गङ्गा जलविद्युत आयोजना निर्माण स्थल सालदण्डी ढोरपाटन सडक बाढी पहिरो पीडितको बसोबास र पुनस्थापना लगायतका क्षेत्रको भ्रमण गर्नुभएको थियो उहाँ बडीगार्ड गाउँपालिकाले निर्माण गर्न लागेको तार लम्साल पदमार्ग र पर्यटन प्रवर्धनका गतिविधिमा सहभागी हुनुभएको थियो मन्त्री लम्सालले गलकोट नगर अस्पतालको उद्घाटन गर्नुभएको थियो भने कोत मैदानको समेत अवलोकन गर्नुभएको थियो उहाँले भन्नुभयो होमस्टेमा देखिएका समस्या पनि समाधान गरेर जान्छौँ कतिपय होमस्टेमा अनुदान लगेर व्यक्तिगत घरमा लगानी गरेको भेटिएको टिका टिप्पणी भएकाले यसको नियमन गर्ने बताउनुभयो उपत्यको पश्चिम बडीघाट गाउँपालिका कटेपछिका तीनवटै स्थानीय तहमा एम्बुलेन्स सेवा थिएन ढुरपाटे नगरपालिका निसीखोला र तमानखोला गाउँपालिकाले महामारीको समयमा समेत छिमेकी पालिकाहरूको एम्बुलेन्सको सहायतामा काम चलाए कतिपयले पिकअप भ्यानलाई कोरोना भाइरस संक्रमित बोक्ने अस्थायी एम्बुलेन्स समेत परिचालन गरे कोरोना महामारी सुरु हुनु पूर्व यहाँका आकस्मिक उपचार गराउनुपर्ने बिरामीहरू भाडाकै सवारीमा निर्भर रहे ढुरपाटन नगरपालिका स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र केन्द्रको एम्बुलेन्स बिग्रेर थन्किएपछि सर्वसाधारण मर्कामा थिए ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले स्थानीय तहको निर्वाचनका बेला भन्नुभएको थियो ढोरपाटनमा एम्बुलेन्स ल्याउँछु जसले स्वास्थ्य क्षेत्रमा धेरै सहज हुन्छ नेपालीले बाचा गरेको साढे तिन वर्षपछि व्यक्तिगत खर्चमा एम्बुलेन्स ल्याउनु भएको छ खरिद प्रक्रिया सकिएको भए पनि केही दिनमा नगर कार्यपालिकाको कार्यक्रमलाई कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण हुनेछ झन्डै चालिस लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे एघार लाख रुपियाँमा खरिद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टाईले बताउनुभयो एम्बुलेन्स र कागजात काठमाडौँबाट आउँदैछन् यहाँ आइपुग्दा हस्तान्तरण गर्ने तयारी छ उहाँले भन्नुभयो जिल्लाको पश्चिमका लागि आवश्यक रहेको एम्बुलेन्स मेयर साहबले व्यक्तिगत खर्चमा खरिद गर्नुभएको हो ढोरपाटनले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि छिमेकी पालिका तमान खोला र निसीखोलाका बिरामीलाई सहज चुने उहाँले बताउनुभयो नगर कार्यपालिकाले विधि बनाएर स्वास्थ्य शाखा अन्तर्गत एम्बुलेन्स सञ्चालनमा ल्याउनेछ नगर प्रमुख नेपालीले सामाजिक काममा व्यक्तिगत लगानी गर्नु गर्ने गर्नुभएको छ दुई वर्ष अघि नबी गाउँमा भएको आगलागीले जलेका पैँतिस घर नेपालीले व्यक्तिगत लगानीमा बनाइदिनु भएको थियो नगरपालिकासँग स्रोत थिएन कुनै निर्णय पनि भएको थिएन भट्टराई भन्नुहुन्छ यहाँको आवश्यकता महसुस गरेर प्रमुख ज्यूले खरिद गरेको एम्बुलेन्स नगरपालिकाले नै परिचालन गर्ने हो एम्बुलेन्स आइतबारसम्म ढोरपाटन आइपुग्नेछ कुनै समय एम्बुलेन्स नभएर छिमेकी पालिकालाई अनुरोध गर्ने ढोरपाटनले यसै साता अर्को एम्बुलेन्स समेत पाएको छ आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवी प्रसाद भट्टचनको आर्थिक सहयोगमा रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ व्यावसायिक दय ढकाल र भट्टचन्दले बिहिबार रेडियोका अध्यक्ष दुवडा कुँवरलाई काठमाडौँमा एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको थियो शुक्रबार एम्बुलेन्स बागलुङ आइपुगेको छ नेपाली काङ्ग्रेस बागलुङ दुईको क्षेत्रीय समितिले पनि एम्बुलेन्सका लागि केही रकम जुटाएको अध्यक्ष कुँवरले बताउनुभयो नगर प्रमुख नेपालीले खरिद गर्ने बाचा गरेपछि पश्चिम बागलुङमा एम्बुलेन्स सेवा खड्किरहेका बेला एम्बुलेन्स खरिदका लागि रेडियोले पहल अघि बढाएको थियो रेडियो सञ्चालन गरिरहेको संस्था गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा मार्फत राजस्व छुटमा एम्बुलेन्स खरिद गरिएको हो चालिस लाख पर्ने एम्बुलेन्स एघार लाख सन्ताउन्न हजारमा खरिद गरिएको अध्यक्ष कुँवरले बताउनुभयो एम्बुलेन्स गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा संस्था मार्फत परिचालन हुनेछ एनएबीबीत खबरसँगै साँझ सात बजेको गलकुत खबरको हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक सुरक्षित आप्रवासन परियोजनाको अभिमुखीकरण कार्यक्रम गलकुटमा सम्पन्न तीन चुलेमा ताराखोला र मङ्गला गाउँपालिकाको जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न गलकुट वज्र तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभा सम्पन्न बागलुङ नगरपालिकाका नगर प्रमुख सहित थप चारजनाले कोरोना संक्रमण पुष्टि र गण्डकीका सबै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने ढोरपाटन नगरपालिकामा एकैपटक भित्रिए दुई एम्बुलेन्स यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस् हाम्रो भेट भोलि बिहान सात बजेको गलकुट खबरमा हुने रहेछ तपाईँ भने ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुट एफएम एक सय दुई थोप्रो चार मेगा सुन्दै गर्नुहोस् नमस्कार